बुलबुल एउटा इरानी चरा बुलबुल बा भन्नुहुन्थ्यो यो कोमलतासँग दूरी बनाएर राख्नु बा भन्नुहुन्थ्यो यो कोमलतासँग दूरी बनाएर राख्नु लोग्ने मान्छे होस् मनलाई निष्ठुरी बनाएर राख्नु कलियुगमा सज्जन दुर्जन जे भए नि काटिन सक्छस् कलियुगमा सज्जन दुर्जन जे भए नि काटिन सक्छस् त्यसैले हरदम आफूलाई धारिलो खुकुरी बनाएर राख्नु लोग्ने मान्छे होस् मनलाई निष्ठुरी बनाएर राख्नु जो जो आए जिन्दगीमा मीठा धुनहरू बजाएर गए जो जो आए जिन्दगीमा मीठा धुनहरू बजाएर गए यार गल्ती मेरै थियो स्वयंलाई बाँसुरी बनाएर राख्नु लोग्ने मान्छे होस् मनलाई निष्ठुरी बनाएर राख्नु म त यसै पनि भुइँको धुलो हुँ विलीन हुन तयार छु म त यसै पनि भुइँको धुलो नहुँ विलीन हुन तयार छु तिमीले आफूलाई पवण्डर हुरी बनाएर राख्नु बा भन्नुहुन्थ्यो यो कोमलतासँग दूरी बनाएर राख्नु लोग्ने मान्छे होस् मनलाई निष्ठुरी बनाएर राख्नु गजलकार रमेश विकल्पको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले केही सुमधुर हिन्दी उर्दू गजलहरू गुलाम अली र आशा भोसलेको आवाजका गजलहरू लिएर आएको छु यी गजलहरूका साथ तपाईँका पत्र तथा गजलहरूको वाचन गर्नेछु सङ्गीतमय मिठो बुलबुल बनाउने मेरो कोसिस छ त्यसैले गजलहरू कम वाचन गर्दै आज गजल र पत्र कम वाचन गर्दै म साङ्गीतिक गजलतर्फै लाग्छु आशा भोसले र गुलाम अलीको आवाजमा सुनाउँदैछु दया र दिल ملا نہیں تو کیا ہوا وہ شکل تو دکھا گیا گیا رات میں چراغ سا جلا ہوں میں کہاں چلا گیا اب آئینے میں دیکھتا ہوں میں کہاں چلا तपाईँ सोच्नुहुन्छ खराब काम डनले गर्छ तपाईँ सोच्नुहुन्छ खराब काम डनले गर्छ त्योभन्दा पनि निकृष्ट काम सदनले गर्छ मेरो बारे मैले भन्दा कैयौं गुणा बढी चिन्ता मेरो बारे मैले भन्दा कैयौं बडा बढी चिन्ता पहिलो आमाले गर्छिन् दोस्रो दुश्मनले गर्छ त्योभन्दा पनि निकृष्ट काम सदनले गर्छ बोल्न पाए भनेर प्याच्च बोलिहाल्नु हुँदैन बोल्न पाएँ भनेर प्याच्च बोलिहाल्नु हुँदैन छुराभन्दा धारिलो काम वचनले गर्छ त्योभन्दा पनि निकृष्ट काम सदनले गर्छ यही कारण सायद मेरो प्रगति भएन यही कारण सायद मेरो प्रगति भएन हेर्ने भन्दा बढी रुने काम नयनले गर्छ त्योभन्दा पनि निकृष्ट काम सदनले गर्छ यस्तै यस्तै चल्दै आएको छ वर्षौंदेखि नेपालमा यस्तै चल्दै आएको छ वर्षौंदेखि नेपालमा गल्ती दुर्जनले सजाय भोग सज्जनले गर्छ तपाईँ सोच्नुहुन्छ खराब काम डनले गर्छ त्योभन्दा पनि निकृष्ट काम सदनले गर्छ उदयपुर देउरीका इन्द्र भट्टराईको यो मिठो गजल मैले वाचन गरेर सुनाएँ अब अर्को एउटा सांगीतिक गजलमा लाग्छु यो यो गजल तपाईँले जगजित सिंहको आवाजमा धेरै पटक सुन्नुभएको छ बुलबुलमा तर आज म गुलाम अली र आशा भोसलेको आवाजमा राख्दैछु सरक्ती जा रही है تی جا him. साङ्गीतिक गजलपछि तपाईँलाई फेरि स्वागत छ बुलबुलमा र मैले आज मैले अघि सुरुमा पनि बताएको थिएँ म कम गजलहरू वाचन गर्छु पत्रहरू कम वाचन गर्छु र साङ्गीतिक बनाउने कोसिस गर्छु आजको बुलबुललाई आशा भोसले यसै पनि हिन्दी गायनमा असाध्यै लोकप्रिय नाम र गजल गायनमा गुलाम अली पनि उत्तिकै लोकप्रिय नाम आज मैले आशा भोसले र गुलाम अलीका गजलहरू लिएर आएर प्रस्तुत गरिरहेको छु अब मैले सुनाउने अर्को साङ्गीतिक गजल पनि आशा र गुलामले के छ रुदादी मोहब्बत क्या कहिए کچھ یاد رہے کچھ کچھ یاد رہی کچھ بھول گئے دو دن کی مسرت کیا کہیے کچھ یاد رہی کچھ بھول گئے روداد محبت کیا کہیے बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल मेरो सपना तिम्रो चाहना हुनुपर्छ मेरो सपना तिम्रो चाहना हुनुपर्छ गगन चुम्न एकै भावना हुनुपर्छ जिन्दगी दुई दिने घाम छाया हो प्रिया जिन्दगी दुई दिने घाम छाया हो प्रिया त्यसैले त यो छोटो प्रेम घना हुनुपर्छ गगन चुम्न एकै भावना हुनुपर्छ मिलन हाम्रो लम्कँदै जान्छ परसम्म मिलन हाम्रो लम्कँदै जान्छ परसम्म जुनी जुनीको मिठो सम्झना हुनुपर्छ गगन चुम्न एकै भावना हुनुपर्छ असल संगत असलै विचार गर्दै असल संगत असलै विचार भर्दै चर्खा गुडाउने स्वस्थ चना हुनुपर्छ गगन चुम्न एकै भावना हुनुपर्छ कहिल्यै टुट्दैन प्रेमिल शैर यो कहिल्यै टुट्दैन प्रेमिल शैर यो युगल जोडी बाँध्ने प्रिय तना हुनुपर्छ मेरो सपना तिम्रो चाहना हुनुपर्छ गगन चुम्न एकै भावना हुनुपर्छ हरिनाश चार धरमपानी स्याङ्जाका गोविन्द खनालले पठाउनु भएको गजल थियो यो यसलाई मैले वाचन गरेँ उहाँले सानो पत्र शैलीमा पनि लेख्नु भएको छ साहित्य सुन्ने रस त पहिलेदेखि थियो तर यो नै कार्यक्रम सुन्ने भन्ने थिएन जब समुद्र पारी लागे सङ्घीयहरूको लयमा लागेर बुलबुल कार्यक्रम सुन्न थालेपछि मलाई लत नै लाग्यो र नियमित डाउनलोड गरेर ड्युटी समयअनुसार दिनरात पटक पटक श्रवण गर्थे यो क्रम वारी आएपछि पनि निरन्तर चलिरहेछ यही क्रममा लाख लेखौँ लेखौँ लाग्दा आज जानी नजानी मेल गरेको छु विधाका मापदण्डसम्म थोरै छुन सके यस लोकप्रिय कार्यक्रममा समावेश गरिदिनु होला भनेर उहाँले पठाउनु भएको गजल मैले वाचन गरेर सुनाएँ गोविन्द खनालजी तपाईँलाई धेरै धेरै धन्यवाद प्रवासमा पनि सुन्नुहुँदो रहेछ वारी भनेको सम्भवतः अहिले तपाईँ स्वदेशमै आइसक्नुभयो होला र यहाँ पनि सुन्दै गरेको कुरा बताउनुभयो खुसी लाग्यो सुनेर साथ दिनुहोला प्रतिक्रिया दिनुहोला सल्लाह दिनुहोला र सुझाव दिनुहोला भन्दै मैले बुलबुलमा अब अर्को एउटा साङ्गीतिक कोसेली राख्दैछु सलोना शाह गुलामली र आशा भोसलेको स्वरमा जे जे तोड्नु पर्नेछ तोड तिम्रो के जान्छ र जे जे तोड्नु पर्नेछ तोड तिम्रो के जान्छ र ताल परे टाउकै फोड तिम्रो के जान्छ र मौका पर्खिँदैन अब चुनाव जितिँदैन मौका पर्खिँदैन अब चुनाव जितिँदैन सात पुस्ता पुग्ने जोड तिम्रो के जान्छ र ताल परे टाउकै फोड तिम्रो के जान्छ र जसले जे जे भन्छ वास्तै नगर भन्न देऊ जसले जे जे भन्छ वास्तै नगर भन्न देऊ भारी पुर्याएरै छोड तिम्रो के जान्छ र ताल परे टाउकै फोड तिम्रो के जान्छ र लुटेको पैसा सबै लगाएर किन जग्गा लुटेको पैसा सबै लगाएर किन जग्गा प्लटिङ गर खोल रोड तिम्रो के जान्छ र जे जे तोड्नु पर्नेछ तोड तिम्रो के जान्छ र ताल परे टाउकै फोड तिम्रो के जान्छ र बुलबुलमा मैले अहिले वाचन गरेको गजल मूलपानी काठमाडौँ घर भई अहिले युएईको आबुधाबी बस्दै आउनुभएका रुद्र थापाको गजल थियो यसलाई वाचन गरे र म अब अर्को एउटा सांगीतिक गजलमा जान्छु गए दिनोका सुराग लेकर چڑھتا دریا نہ وہ یادوں کا چڑھتا دریا نہ فرصتوں کی اداس برکھا یوں ہی ذرا سی کسک ہے دل میں یوں ہی ذرا سی कसक है दिल में जो जख्म गहरा था भर गया वो अजीब मानुस अजीब यो गजल मैले सुनाएँ र साङ्गीतिक गजलकै क्रमलाई म फेरि जोड्छु केही बेरपछि फेरि तपाईँको अरू गजल वाचन गर्छु अब मैले सुनाउने साङ्गीतिक गजल रहेको छ साङ्गीतिक गजलभन्दा अगाडि एउटा गजल वाचन गरौँ गरौँ जस्तो लाग्यो मलाई एउटा गजल बाजुरेली भाषामा पठाउनु भएको छ गोपाल प्रसाद पण्डित गौरी शङ्करले बडीमालीका नगरपालिका एक नुवाकोट बाजुरा लेख्नु भएको छ कहिल्यै नभेटिने माण्ठ निदौडो आयाको छ कहिल्यै नभेटिन्या मान्ठ निधौँडो आएको छ मेरो गजलमा आएको छ गिधौडो आएको छ दिउँसो घाम लाग्दो छ रात उज्याला हुँदाछन् दिउँसो घाम लाग्दो छ रात उज्याला हुँदाछन् भाइयौ यहाँ जुग जमाना पनि बिधौरो आएको छ मेरो गजलमा आएको छ गिधौडो आएको छ क्या भत्काउन आयो खोलो क्या सुधार्न आयो क्या भत्काउन आयो खोलो क्या सुधार्न आयो मुसुक्क हाँसिकन खेतका बिचौडो आयाको छ मेरो गजलमा आयाको छ गिदौडो आयाको छ एक गाउँका मान्ठना नाक छोपी बस ए गाउँका मान्ठ ना नाक छोपी नाकमुख छोपी बस हल्ला हर्न्याकन लिन सरकार परौडो आयाको छ कहिल्यै नभेटिन्या मान्ठ निदौडो आयाको छ मेरो गजलमा आयाको छ गिदौडो आयाको छ मैले गोपाल प्रसाद पण्डित गौरी शङ्करको यो गजल वाचन गरेको उहाँले यसलाई नेपालीमा पनि बनाएर पठाउनु भएको छ निदौडो भनेको निदमा रहेछ गिदौडो भनेको गीतमा त्यसै गरी बिधौरो भनेको रीतमा र बिचौडो भनेको बीचमा त्यसै गरी परौडो भनेको लिगमा भन्ने काफिया यसमा लाग्दो रहेछ बाजुरेली भाषाको यो गजल मैले प्रस्तुत गरेँ मलाई कहिलेकाहीँ यस्तै यस्ता खालका गजल वाचन गर्न साध्यै रमाइलो लाग्छ तपाईँ लेख्न जान्नुहुन्छ भने कृपया बुलबुलमा पठाउनुहोला बुलबुलमा इमेल गर्दा तपाईँले पुरानै इमेल ठेगानामा पठाइरहनु भएको छ कतिपयले कृपया बुलबुल साहित्य एट जीमेल डट कममा पठाउनुहोला भन्ने अनुरोध गर्दै म बुलबुलमा अर्को एउटा साङ्गीतिक गजल राख्छु अब میرا بچ گیا کی اس میں ایک شہر اس میں ایک شہر हवस् त यिनै साङ्गीतिक गजलहरूसँगै र तपाईँले पठाउनुभएका गजलहरूको वाचनसँगै आजलाई रात्रि प्रस्तुति बुलबुलको समय अब सकिएको छ मैले आज गुलाम अली र आशा भोसलेका गजलहरूलाई सुनाएँ छवटा गजल हामीले सुन्यौं त्यसैले साङ्गीतिक गजलको को अलि बढाएर अलिकति वाचन गर्ने गजललाई कम गरेको छु यो सँगै उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुन्छौं जाँदा जाँदै अछामका डम्बर बोगटीको एउटा रमाइलो खालको गजल वाचन गर्दै शुभरात्री भन्छु यहाँ बत्ती रिङ्दै गोल गएको छ यहाँ बत्ती रिङ्दै गोल गएको छ लाग्छ कतै एक पोल गएको छ काँडा बिच्छ ढुङ्गा बिच्छ खुट्टामा काँडा बिच्छ ढुङ्गा बिच्छ खुट्टामा सायद जुत्ताको सोल गएको छ लाग्छ कतै एक पोल गएको छ लाग्छ मलाई अचेल विश्व ब्रह्माण्ड लाग्छ मलाई अचेल विश्व ब्रह्माण्ड साँच्चै एउटा मिनी टोल भएको छ लाग्छ कतै एक पोल गएको छ चुनेर यिनीहरूलाई माथि पठाएपछि चुनेर यिनीहरूलाई माथि पठाएपछि आजकल अर्बौंको मोल भएको छ लाग्छ कतै एक पोल भएको छ धनी देखाउन गरीबलाई पक्कै धनी देखाउन गरीबलाई पक्कै ढिँडो र सिस्नो सहर कोल गएको छ यहाँ बत्ती रिङ्दै गोल गएको छ लाग्छ कतै एक पोल गएको छ एउटा इरानी चरा बुलबुल